कस्तो कथा जीवनको भुलेर भुल्नै नसकिने कस्तो कथा जीवनको भुलेर भुल्नै नसकिने बनावटी हाँसोमा भएम खुलेर खुल्नै नसकिने कस्तो कथा जीवनको भुलेर भुल्नै नसकिने बनावटी हाँसोमा भएम खुलेर खुल्नै नसकिने दुनियाँले पागलको संज्ञा दिए तिमीले नि दियौ दुनियाँले पागलको संज्ञा दिए तिमीले नि दियौ झुटो मायाको संसारमा डुलेर डुल्न नसकिने झुटो मायाको संसारमा डुलेर डुल्न नसकिने कस्तो कथा जीवनको भुलेर भुल्नै नसकिने बिर्सु कसरी अब म भन मेरी प्रियतमा पागल पागल सही भाषो केवल तिम्रो सम्झनामा केवल तिम्रो सम्झनामा बिर्सु कसरी अब क्लो जीवन जिउन पनि सक्दिन म मर्नलाई विष जहर पिउन पनि सक्दिन म पिउन पनि सक्दिन म आँसु झर्छ आँखाबाट हुन्छ धरती बगौला जै मनभरिका पीडा जल्छन् मनभरिका पीडा जल्छन् जिउँदो शरीर जलाउनलाई जिउँदो शरीर जलाउनलाई बिर्सु कसरी अब म भन मेरी प्रियतमा पागल पागल सही भाषो केवल तिम्रो सम्झनामा केवल तिम्रो सम्झनामा बिर्सु कसरी अब सँगै हाँसौँ भन्थ्यो चोखुन त गाँसौँ भन्थ्यो दुःख सुख जे भए नि सयौँ जुनी बाँचौँ भन्थ्यो सयौँ जुनी बाँचौँ भन्थ्यो तर दो बाटोमा मलाई एक्लै छोडी गयो अजम्बरी हाम्रो नाता अजम्बरी हाम्रो नाता तिमी आफै तोडी गयो तिमी आफै तोडी गयो बिर्सु कसरी अब भन मेरी प्रियतमा पागल पागल केवल तिम्रो बिर्सु कसरी अब भन मेरी प्रियतमा पागल पागल सरी बाँसु केवल तिम्रो सम्झनामा बिर्सु कसरी अब म मोहराज शर्मा मोहनको शब्द रमेश कडेरियाको सङ्गीतमा नरेन्द्र प्यासीको सुमधुर आवाजमा गुन्जिरहेको यसै साङ्गीतिक आवाजसँगै नमस्कार अनि हार्दिक स्वागत छ कार्यक्रम मुक्तक मधुरिमामा दर्पण पारीका आत्मीय मित्र राज अनि मच्छु तपाईँकै हर्ष अनि विस्मातको मित्र रामु आचार्य मित्र अर्पण सबैका लागि सधैँका लागि रेडियो अर्पण एक सय चार थुप्लो पाँच मेगा हर्जको ध्वनि तरङ्गमा तपाईँ कार्यक्रम मुक्तक मधुरीमा सुन्दै हुनुहुन्छ साताको बिहिबार बेलुकी पौने नौ बजेको बिबिसी नेपाली सेवाको समाचारपछि करिब करिब दस बजेसम्म सँगै रहनका लागि हामी उपस्थित हुने गर्दछौँ कार्यक्रम मुक्तक मधुरिमाको यो बसाइलाई लिएर र यो बसाइमा तपाईँले नै माया गरेर प्रेसित गर्नुभएका तपाईँका मुक्तकहरू सँगसँगै हामी जुट्ने गर्दछौँ विश्वको जुन कुनै कुनामा रहेर पनि W W W dot radio Arpan dot com dot NP मार्फत तपाईँ यो आवाज प्रत्यक्ष रूपमा सुनिरहनु भएको छ साथमा विभिन्न वेबसाइटहरू मार्फत विभिन्न ब्लगहरू मार्फत पनि तपाईँ कार्यक्रमलाई डाउनलोड गरेर सुन्न सक्नुहुन्छ कार्यक्रम डाउनलोडको प्रबन्ध मिलाउने रेडियो अर्पण एक सय चार थुप्रो पाँच मेगाहर्सका आत्मीय मित्र रिजन केसी अनि लक्ष्मण सापकोटालाई धन्यवाद त्यस्तै चिसापानी छ रामेछापका रामशरण श्रेष्ठ भक्तिपुर सात सर्लाहीका मोहन बिहानी गाउँ सहर दुई दनाई गाउँ लमजुङका आशिष दनाई डुमरवाना बारा हाल का मित्र विकास नेउपाने लगायत कार्यक्रमलाई विशेष सहयोग गर्नुहुने ईश्वरपुर तीन बैलबास सर्लाहीका सरोज चौलागाई सम्पूर्ण मित्रहरूलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु र आज पनि उसै गरी तपाईँको साथ मैले प्राप्त गरेको छु तपाईँको माया मैले प्राप्त गरेको छु ढिला नगरिकन तपाईँका मुक्तकबाट नै कार्यक्रमलाई अगाडि बढाउन चाहन्छु रामशरण श्रेष्ठ लेख्नुहुन्छ चिसापानी छ रामेछापबाट पहिला गुलाब उपहार बनायो पहिला गुलाब उपहार बनायो चिन्जान बढाएर प्यार बनायो दिएपछि जम्मै राजीनामा धड्कन दिएपछि जम्मै राजीनामा धड्कन मुटुलाई नै तिमीले कारागार बनायौ मुटुलाई नै तिमीले कारागार बनायो चिनजान बढाएर प्यार बनायो पहिला गुलाब उपहार बनायो माया र प्रेमको सुरुवात उपहार स्वरूपको गुलाबबाट भयो अनि चिनजान बढ्दै जाँदा सामिप्यता बढ्दै जाँदा उपहार नै प्यार बन्यो र सारा धडकन नै राजीनामा दिएपछि मुटुलाई नै कारागार बनाएर आफ्नो मान्छे बसेका कुराहरू यो मुक्तकमा थियो धन्यवाद रामशरण श्रेष्ठलाई यो साथको लागि राजेश नाथ ट्रक ड्राइभर ना तिन ख चौवन्न सत्र ठेगाना गाङ्केत नौ गैरा बजार डडेलधुरा सफलता थियो सपनामा हराउने भोट दियो सफलता थियो सपनामा हराउने भोट दियौ के दियौ र प्रेम पीडितलाई फेरि एउटा चोट दियौ सफलताको शिखरमा पुग्नै लाग्या हाम्रो माया सफलताको शिखरमा पुग्नै लाग्या हाम्रो माया थाहा छैन किन तिमीले अर्कै दिशा मोड दियौ थाहा छैन किन तिमीले अर्कै दिशा मोड दियौ के दियौ र प्रेम पीडितलाई फेरि एउटा चोट दियौ सफलता थियो सपनामा हराउने भोट दियो सफलताको शिखरमा पुग्न लागेको मायालाई अर्कै दिशामा मोडिदिँदाखेरि मुटु चोइटिएका भावहरू धन्यवाद राजेश नाथलाई यो साथको लागि आगामी दिनमा पनि यस्तै साथको म चाहना गरिरहेको हुनेछु सुन्दर शेर्पाली बिन्दास रुकुमबाट लेख्नुहुन्छ नदी उस्तै झरना उस्तै ताल पनि उस्तै नदी उस्तै झरना उस्तै ताल पनि उस्तै माझी उस्तै माछा उस्तै जाल पनि उस्तै खै कहिले सुध्रिएला यो देशको कानुन खै कहिले सुध्रिएला यो देशको कानुन भट्टराई उस्तै कोइराला उस्तै दहाल पनि उस्तै भट्टराई उस्तै कोइराला उस्तै दहाल पनि उस्तै माझी उस्तै माछा उस्तै जाल पनि उस्तै नदी उस्तै झरना उस्तै ताल पनि उस्तै सबै कुरा उस्ता उस्तै रहिरहँदाखेरि देशको कानुन नसुध्रिएको चिन्ता मुक्तक मार्फत धन्यवाद सुन्दर शेर्पाली विन्दासलाई यो सुन्दर मुक्तकको लागि सहयात्री सुरेन्द्र भण्डारी यति बेला लेख्नुहुन्छ कैलाली एकान्त बस्तीबाट तिम्रो जित हुनेछ मेरो हार हुनेछ तिम्रो जित हुनेछ मेरो हार हुनेछ जब मेरै विरुद्ध सारा संसार हुनेछ म देखेर टुलु टुलु हेर्नेछु तिम्रो म देखेर टुलु टुलु हेर्नेछु तिम्रो साथमा एउटा पजेरो कार हुनेछ साथमा एउटा पजेरो कार हुनेछ जब मेरै विरुद्ध सारा संसार हुनेछ तिम्रो जित हुनेछ मेरो हार हुनेछ धन्यवाद सुन्दर मुक्तकको लागि सहयात्री सुरेन्द्र भण्डारीलाई घायल दीपक कार्की लेख्नुहुन्छ बनकटवा नौ लालपुर बाँकेबाट हाल अठमिल्दो सहर भारतमा हुनुहुन्छ आफ्ना पनि यहाँ पराईसँग भएका छन् आफ्ना पनि यहाँ पराईसँग भएका छन् बिहेपछि कतिका घर भङ्ग भएका छन् ताल अनि चाल देखेर आफ्नै छोराको ताल अनि चाल देखेर आफ्नै छोराको यहाँ कतिका बाउ आमा दङ्ग भएका छन् यहाँ कतिका बाउआमा दङ्ग भएका छन् बिहेपछि कतिका घर भङ्ग भएका छन् आफ्ना पनि यहाँ पराई सङ्ग भएका छन् धन्यवाद घायल दीपक कार्कीलाई मोहन बिहानी भक्तिपुर साथ सर्लाहीबाट आफन्तले झै जबरजस्ती दबाब नदेऊ तिमी पनि आफन्तले झै जबरजस्ती दबाब नदेऊ तिमी पनि अरू जस्तो अनावश्यक तनाव नदेऊ तिमी पनि उसै त म पीडा पिएर आउँछु तिम्रो सामु अचेल उसै त म पीडा पिएर आउँछु तिम्रो सामु अचेल गम भुलाउनु भन्दै फेरि शराब नदेऊ तिमी पनि गम भुलाउनु भन्दै फेरि शराब नदेऊ तिमी पनि अरू जस्तो अनावश्यक तनाव नदेऊ तिमी पनि आफन्तले झैँ जबरजस्ती दबाब नदेऊ तिमी पनि धन्यवाद मोहन बिहानीलाई यो सुन्दर मुक्तकको लागि वाइबिजिएम कालागाउँ छ सल्यान हाल घोराई दाङबाट हामी नेपालीलाई स्वाभिमान चाहिन्छ हामी नेपालीलाई स्वाभिमान चाहिन्छ हामीलाई नेपालीकै पहिचान चाहिन्छ राष्ट्रियता बारम्बार प्रहार भइरहेछ राष्ट्रियतामा बारम्बार प्रहार भइरहेछ त्यसैले त देश बचाऊ अभियान चाहिन्छ त्यसैले त देश बचाऊ अभियान चाहिन्छ हामीलाई नेपालीकै पहिचान चाहिन्छ हामी नेपालीलाई स्वाभिमान चाहिन्छ पक्कै पनि नेपालीहरू स्वाभिमानमा रमाउन चाहन्छन् आफ्नो छुट्टै पहिचानमा बस्न चाहन्छन् धन्यवाद वाइबिजिएमलाई यो साथको लागि डिबी घायल रोल्पा हाल बिरानो मुलुकमा हुनुहुन्छ उज्यालो पछि पक्कै अध्यारो हुनेछ उज्यालो पछि पक्कै अध्यारो हुनेछ एक्लो जिन्दगी जिउन अपत्यारो हुनेछ आज जसलाई नराम्रो भन्दैछौ नि तिमी आज जसलाई नराम्रो भन्दैछौ नि तिमी भोलि त्यही व्यक्ति प्यारो हुनेछ भोलि त्यही व्यक्ति प्यारो हुनेछ उज्यालो पछि पक्कै अध्यारो हुनेछ धन्यवाद रात हुन्छ र त दिन हुन्छ दिन हुन्छ र त रात हुन्छ यही नै सत्यता यही सत्यता मुक्तक मार्फत डिबी घायललाई पुनः एकपटक धन्यवाद जिएम दिपु देवेन्द्र खोलागाउँ पाँच सर्केला रुकुम हाल दिपायल डोटीबाट कसो कसो भयो तिमीले छोएपछि कसो कसो भयो तिमीले छोएपछि मेरो त होसै गयो तिमीले छोएपछि मेरो मनको उपचार अब कसरी होला मेरो मनको उपचार अब कसरी होला मनमा काँडा छ यो तिमीले छोएपछि मनमा काँडा छ यो तिमीले छोएपछि कसो कसो भयो तिमीले छोएपछि धन्यवाद जिएम दिपु देवेन्द्रलाई खोलागाउँ पाँच सर्केना रुकुमदेखिको यो साथको लागि अन्जान श्रेष्ठ अभागी लेख्नुहुन्छ कान्छी बजार स्याङ्जाबाट आँसु दिने जिन्दगानीको मूल्य तोक्यौ किन आँसु दिने जिन्दगानीको मूल्य तोक्यौ किन ओइली जाने जवानीको मूल्य तोक्यौ किन कसरी बिर्सु तिमीसँग बिताएको अतीत कसरी बिर्सु तिमीसँग बिताएको अतीत हाम्रो चोखो प्रेम कहानीको मूल्य तोक्यौ किन हाम्रो चोखो प्रेम कहानीको मूल्य तोक्यौ किन ओइली जाने जवानीको मूल्य तोक्यौ किन आँसु दिने जिन्दगानीको मूल्य तोक्यौ किन धन्यवाद अन्जान श्रेष्ठ अभागीलाई यो साथको लागि श्रीकान्त कहिराज कृष्ण मन्दिर चोकबाट लेख्नुहुन्छ यो एक मुठी माटो समाएर हेर यो एक मुठी माटो समाएर हेर आफ्नै देशमा तिमी रमाएर हेर यही फल छ सुन किन विदेशिन्छौ यही फल छ सुन किन विदेशिन्छौ मेहनत गरी पैसा कमाएर हेर मेहनत गरी पैसा कमाएर हेर आफ्नै देशमा तिमी रमाएर हेर परदेशिनी मित्रहरूप्रति आग्रह समेटिएको यो मुक्तकको लागि धन्यवाद श्रीकान्त कहिराजलाई तिलक निष्कर्ष रत्ननगर सातबाट लेख्नुहुन्छ उस्तै कथा उस्तै व्यथा बताइरहन्छौ उस्तै कथा उस्तै व्यथा बताइरहन्छौ आज पनि उहिले जस्तै सताइरहन्छौ कहिले काहीँ त ठन्डा बन गर मिठा कुरा कहिले काहीँ त ठन्डा बन गर मिठा कुरा आखिर किन यो ज्यान तताइरहन्छौ आखिर किन यो ज्यान तताइरहन्छौ आज पनि उहिले जस्तै सताइरहन्छौ उस्तै कथा उस्तै व्यथा बताइरहन्छौ तर तिमी मेरे तिमी त माया तिमी त माया गरया नगर जन्म जन्म मेरे जसलाई कहिल्यै पाउँदै त तिम्रो होइन रहेछो भाग्य मानिने धारभित्र मा भागिरहेन पिरतिको बोटै बोटैमा बोटै बोटैमा माया खुशी खुसीकै खुसी ठुलो किन हुन्छ कुनी मला जसलाई कहिल्यै पाउँदैन तराई जस्तै अजम्बरी नाता हम भयो आज पराई जस्तै कल्पनामै खुसी हुन्छु कल्पनामै खुसी हुन्छु सुख झोसीकै बस्ती प्यारो किन हुन्छ कुन्नीमाला जसलाई कहिल्यै पाउँदैन म उसकै माया धेरै जसलाई कहिल्यै पाउँदैन म उसकै माया धेरै तिमी त माया तिमी त माया गरया नगर तर तिमी मेरै तिमी त माया जसलाई कहिल्यै पाउँदिन म उसकै माया धेरै तिमी त माया गर या नगर तर तिमी मेरै विमल सुनारको शब्द सागर बिरहीको सङ्गीतमा आजम्बरी एल्बमबाट स्वरूपराज आचार्यको आवाजसँगै तपाईँलाई फेरि पनि स्वागत छ मित्र कार्यक्रम मुक्तक मधुरीमा सुन्दै हुनुहुन्छ अर्पण सबैका लागि सधैँका लागि रेडियो अर्पण एक सय चार थोप्लो पाँच मेगा हर्चको ध्वनि तरङ्गमा र यस कार्यक्रमलाई अगाडि बढाइरहँदाखेरि तपाईँका साथ धेरै मिलेको छ धेरै माया गर्नुभएको छ धेरै मुक्तक प्राप्त भएको छ त्यसैले पनि ढिला नगरिकन तपाईँका मुक्तकलाई नै अगाडि बढाउन चाहन्छु सरोज चौलागा ईश्वरपुर तिन बैलबा सर्लाहीबाट लेख्नुहुन्छ उसलाई बेस्कन थेचारियो कथाले मागेपछि उसलाई बेस्कन थेचारियो कथाले मागेपछि हाँस्ने कहिले रुने पारियो कथाले मागेपछि कलियुगमा को आफन्त को पराई हेर्नुहोस् न कलियुगमा को आफन्त को पराई हेर्नुहोस् न आफन्तबाट नै मारियो कथाले मागेपछि आफन्तबाट नै मारियो कथाले मागेपछि उसलाई बेस्कन ठेचारियो कथाले मागेपछि धन्यवाद सरोज चौलागाईलाई विश्व मल्ल समर्पित विमस लेख्नुहुन्छ मुक्तक घायल बन्ने हुन् अब कति घायल बन्ने हुन् अब कति कायल बन्ने हुन् अब कति तिम्रो रूप र यौवन देखेर तिम्रो रूप र यौवन देखेर पागल बन्ने हुन् अब कति पागल बन्ने हुन् अब कति कायल बन्ने हुन् अब कति घायल बन्ने हुन् अब कति धन्यवाद सुन्दर मुक्तक विश्वमल्ल समर्पित विमसको रमेश गोठालो मुक्त त्यति बेला भत्किएको जिन्दगीको इतिहासमा पहिरो छ भत्किएको जिन्दगीको इतिहासमा पहिरो छ हेर्दाखेरि नदेखिने घाउ साह्रै गहिरो छ के सुनाऊ मान्छेलाई उस्तै छ सबको व्यथा के सुनाऊ मान्छेलाई उस्तै छ सबको व्यथा ढुङ्गा माटो निर्जीवै हो ईश्वर पनि बहिरो छ ढुङ्गा माटो निर्जीवै हो ईश्वर पनि बहिरो छ हेर्दाखेरि नदेखिने घाउ साह्रै गहिरो छ भत्किएको जिन्दगीको इतिहासमै पहिरो छ जिन्दगीको विगतमै पहिरो भएपछि जिन्दगीमा हालसम्म पनि गहिरो घाउ लागेका भावहरू धन्यवाद रमेश गोठालोलाई यो साथको लागि शिखा सेन स्मृतिको मुक्त यति बेला जिन्दगी साउ हो नाफाको नभए जिन्दगी साउ हो नाफाको नभए कुरा नकाट्नु है थान पाको नभए कलि युग हो यो केही सत्य छैन कलि युग हो यो केही सत्य छैन झट्ट विश्वास नगर्नु है झापाको नभए झट्ट विश्वास नगर्नु है झापाको नभए जिन्दगी साउ हो नाफाको नभए धन्यवाद शिखा सेन स्मृतिलाई तपन जिएमको मुक्त गेरीखेला म भन्दिनँ पहिलो माया अजम्बरी हुन्छ म भन्दिनँ पहिलो माया अजम्बरी हुन्छ न देखिने राम्रो जति अक्कबरी हुन्छ माया त माया हो जति बेलै हुन सक्छ माया त माया हो जति बेलै हुनसक्छ चाहे हिसाब गरेर सधैँ बरोबरी हुन्छ चाहे हिसाब गरेर सधैँ बरोबरी हुन्छ नदेखिने राम्रो जति अकबरी हुन्छ म भन्दिनँ पहिलो माया अजम्बरी हुन्छ धन्यवाद टपन जिएमलाई यो साथको लागि विवश ग्यावाली असफलको मुक्तकलाई अगाडि बढाउँदैछु सम्झनाले छाती पोल्छ अनि रुन्छु रातैभरि सम्झनाले छाती पोल्छ अनि रुन्छु रातैभरि जिन्दगीले दुःख घोल्छ अनि रुन्छु रातैभरि पिरतीमा खाटा बस्न नपाउँदै वर्तमानको पिरतीमा खाटा बस्न नपाउँदै वर्तमानको पराईले घुम्टो खोल्छ अनि रुन्छु रातैभरि पराईले घुम्टो खोल्छ अनि रुन्छु रातैभरि जिन्दगीले दुःख गोल्छ अनि रुन्छु रातैभरि विगतका तिता अतीतहरू मुटुले जब बिर्सन सकेको छैन तब मस्तिष्कले झन् ती यादहरू बल्झाइरहन्छ छाती पोलाइरहन्छ यस्तै भाव दिवस गेवाले सफललाई धन्यवाद छ यो साथको लागि अविनाश सापकोटा विकासको मुक्त यति बेला डुमरवाना चार बाह्रबाट लेख्नुहुन्छ घमण्डले जब चुर चुर हुनेछौ घमण्डले जब चुर चुर हुनेछौ तब तिमी पनि मजबुर हुनेछौ आज म रोएँ भोलि अर्कै रोला तर आज म रोएँ भोलि अर्कै रोला तर मध्ये तिमी पनि जरुर हुनेछौ मध्ये तिमी पनि जरुर हुनेछौ घमण्डले जब चुर चुर हुनेछौ तब तिमी पनि मजबुर हुनेछौ धन्यवाद अविनाश सापकोटा विकासलाई अनुराग शेखरको मुक्त गीत बेला यो मान्छेको नसिब बनाउनेको हो यो मान्छेको नसिब बनाउनेको हो यहाँ धनी र गरिब बनाउनेको हो जब मृत ठानी मान्छेलाई जलाइन्छ भने जब मृत ठानी मान्छेलाई जलाइन्छ भने फेरि पत्थरलाई सजीव बनाउनेको हो फेरि पत्थरलाई सजीव बनाउनेको हो यो मान्छेको नसिब बनाउनेको हो धन्यवाद अनुराग शेखरलाई समय अलिकति कम छ त्यसैले छिटो छिटो तपाईँका मुक्तकलाई अगाडि बढाइरहेको छु विश्वराज बस्नेत अर्छानी जाँजरको ढाल किर्तिपुर काठमाडौँबाट उसले आफ्नो लडाईँमा तिमीलाई ढाल बनाउन सक्छ उसले आफ्नो लडाईँमा तिमीलाई ढाल बनाउन सक्छ मजबुत र सोझो देखेर बन्दुकको नाल बनाउन सक्छ होसियार आजैबाट उसको साथ छोड्न सक्नुपर्छ तिमीले होसियार आजैबाट उसको साथ छोड्न सक्नुपर्छ तिमीले नत्र भने तिमीलाई कंगाल बनाउन सक्छे नत्र भने तिमीलाई कंगाल बनाउन सक्छे उसले आफ्नो लडाइँमा तिमीलाई ढाल बनाउन सक्छे धन्यवाद विश्वराज बस्नेतलाई यो साथको लागि सुरेन्द्र नेपाल जेलिङ नुवाकोटबाट यस्तो लाग्छ जिन्दगीको हाल खराब छ यस्तो लाग्छ जिन्दगीको हाल खराब छ रसाइरहने आँखाको ताल खराब छ अचेल यस्तो लाग्छ समयको देखी अचेल यस्तो लाग्छ समयको खेलदेखि मेरा लागि आउने सबै साल खराब छ मेरो लागि आउने सबै साल खराब छ रसाइरहने आँखाको ताल खराब छ सुरेन्द्र नेपाल जिलिङ नुवाकोटबाट दिनुभएको यो साथको लागि धन्यवाद अजय भुसाल फलेवास देवीस्थान सात पर्वत हाल भरतपुर दस शिव मन्दिर टोल चितवन खै जानेर भन्छौ या नजानी भन्छौ खै जानेर भन्छौ या नजानी भन्छौ म आफै हुँ विचारको खानी भन्छौ अरे यार कतिसम्म आफ्नो मूर्खता प्रस्ट्याउँछौ अरे यार कतिसम्म आफ्नो मूर्खता प्रस्ट्याउँछौ निधार ठुलो हुनेलाई भाग्यमानी भन्छौ निधार ठुलो हुनेलाई भाग्यमानी भन्छौ खै जानेर भन्छौ या नजानी भन्छौ म आफै हुँ विचारको खानी भन्छौ धन्यवाद अजय भूषाललाई एउटा अन्तिम मुक्तक मात्र अबको क्रममा प्रकाश खनाल केरुङ्गा अर्घ खाँची हाल बुटोलबाट छैन ओठमा हाँसो पीर भएर हो छैन ओठमा हाँसो पीर भएर हो मुटुभित्र यादहरू स्थिर भएर हो कसै गरे तिमीलाई भुल्न नसकेको कसै गरे तिमीलाई भुल्न नसकेको देखिरहने तिम्रो तस्विर भएर हो देखिरहने तिम्रो तस्विर भएर हो मुटुभित्र यादहरू स्थिर भएर हो छैन ओठमा आँसु पीर भएर हो धन्यवाद प्रकाश खनाललाई मनमा पीर भएपछि ओठका आँसु हराएका भावहरू मुक्तक मार्फत प्रस्ट्याउँदै हुनुहुन्थ्यो मित्र आजको लागि भने कार्यक्रम मुक्तक मधुरिमाको समय सकिसकेको छ यतिन्जेलसम्म जहाँ रहेर जस्तो सुकी अवस्थामा रहेर पनि तपाईँले हामीलाई सुनेर साथ दिनुभयो यो साथको लागि आभारी छु अनि दर्पण पारीबाट साथ दिने आत्मीय मित्र राजलाई धेरै धेरै धन्यवाद अर्को साता बिहिबार फेरि पनि तपाईँका मुक्तकहरू सँगसँगै बस्नको लागि हामी उपस्थित हुनेछौ आजको यो मुक्तक मधुरिमाको बसाईबाट रामु आचार्य विदा हुन्छु नमस्कार शुभरात्रि मिठो निदरीको कामना